प्रत्येक दिन हजारौं सवारी साधन आवजात गर्ने पूर्व पश्चिम राजमार्ग अन्तर्गत चितवनका सडकहरू बिग्रेर जीर्ण बनेको छ चितवनको प्रशासन कार्यालय केन्द्रीय बस टर्मिनल टर्मिनल अगाडिको चोक रत्नगर पर्सा वीरेन्द्रनगर भण्डारा लगायतका ठाउँहरूमा सडक भत्किएर जीर्ण बन्दै गएको हो भत्किएका मध्ये प्रशासन कार्यालय चोक र पर्सा मगनी चोक चोक पर्सा मगनी चोक सडक भत्किएर र खाल्टाखुल्टी पर्दा गाईबस्तु आहाल खेल्न मिल्ने जस्तै बनेको छ सडक भत्किएर घाम लागेको बेला धुलो उडेर हैरानी खेप्न बाध्य हुने सर्वसाधारण चालक यात्रु पानी पर्दा हेन्डुल र आवाजातमा समस्यामा पर्ने गरेका छन् सडक भत्किएर खाल्डो परेको सडकमा पानी जम्दा सडक छेउकै वैकल्पिक बाटो अप्नाउनु परेको छ सडकमा परेको खाल्डाखुल्डीका कारण दुर्घटना पनि बढ्ने भएछ दुर्घटना पनि बढ्ने भएर भएछ भएछ अझ रातको समयमा सवारी चलाउने अझ रातको समयमा सवारी चलाउने चालक र यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् नारायणगढ लोथर सडक खण्डमा माइक्रोबस चलाउँदै आएका चालक देवेन्द्र नेपाल भत्किएको सडक मर्मतमा ठेकेदारको लापरवाहीका कारण यस क्षेत्रको सडक वर्षमा दुई तिन पटक मर्मत गरिरहनु पर्ने बाध्यता छ पछिल्लो पटक सडक मर्मत गरेको दुई महिना बित्न नपाउँदै पहिलेकै अवस्थामा पुगेको छ ठेकेदारले सडक मर्मत गर्दा अनुगमन नहुँदा यस्तो समस्या आइरहने गरेको जनगुनासो पनि बढेको छ उद्योग वाणिज्य सङ्घ खैरनीका अध्यक्ष केशव पाठक सडक डिभिजन कार्यालयले ठेकेदारले सडक मर्मत गर्दा प्रयोग गर्ने सामग्रीको अनुगमन नहुँदा समस्या आउने गरेको बताउनुहुन्छ यता सडक डिभिजन कार्यालयले भने मर्मतको बेला अनुगमन नगरेको भन्ने गुनासो स्वीकार गर्दैन सडक डिभिजन कार्यालयका इन्जिनियर सौरभ वज्राचार्य दिनदिनै अनुगमन गर्न नसक्ने भएकाले स्थानीयलाई जिम्मा दिँदा यो समस्या आएको बताउनुहुन्छ वर्षमा दुई तिन पटक मर्मत गर्नुभन्दा गुणस्तरीय सामग्रीको प्रयोग र नयाँ प्रविधिबाट सडक बनाउनु राम्रो हुन्छ त्यसपछि मात्र चालक अनि यात्रुले सहज रूपमा यात्रा गर्न पाउने थिए अनि वर्षै पिच्छे मर्मत गर्नुपर्ने झन्झट पनि हट्ने थियो यसमा सडक डिभिजन कार्यालयले गम्भीर भएर सोच्नु आवश्यक छ